रेडियो नै चौरानब्बे मेगा हर्जका साथै इन्टरनेट अनलाइनमा W W W dot radio निलासिनी डट कम डट एनपीबाट संसारभरि एकैसाथ प्रसारण भइरहेको एक मात्र मधुमय कार्यक्रम गजल पुञ्जको पर्खाइमा बसिरहनुभएका तमाम तमाम गजल प्रेमी रसिक मनहरूलाई आजको बसाइमा पनि पर्दा पारीबाट प्रकाशसँगै म कार्यक्रम प्रस्तुता महेन्द्रको तर्फबाट हार्दिक स्वागत अनि साहित्यिक अभिवादन यो कार्यक्रम प्रत्येक साताको बुधबार राति दस बजेको न्युज अपडेटपछि सुन्न सक्नुहुनेछ छटपटाउँदै सडक पेटी बास खोज्दैछिन् आमा बोल्न गाह्रो निसास दिँदै सास खोज्दैछिन् आमा रुन्छन् अरे परेर त पिजडाको भुमरीमा तर्नलाई झन्कार ठुलो आस खोज्दैछिन् आमा बोल्न गाह्रो निसास दिँदै सास खोज्दैछिन् आमा शर्बत केही नखाएको धेरै दिन भइसक्यो रे त्यसैले त भोको पेटमा घाँस खोज्दैछिन् आमा बोल्न गाह्रो निसासिँदै सास खोज्दैछिन् आमा युद्ध चल्दा छोरा मर्यो बेपत्ता भो कता कता पागल बनी चिच्याउँदै त्यही लास खोज्दैछिन् आमा बोल्न गाह्रो निसासिँदै सास खोज्दैछिन् आमा रक्ताम्य छ सारा शरीर बेहोस भई ढलेकी छिन् नाङ्गै छरे सर्वाङ उनको कपास खोज्दैछिन् आमा बोल्न गाह्रो निसासिँदै सास खोज्दैछिन् आमा कैलपाल नौ डङसिलिका गजल श्रष्टा दीपक बोहराको गजलसँगै आजको गजल पुञ्जको दैलो गारेका थियौँ अहिलेलाई भने मनोरञ्जन गरौँ यो सुमधुर साङ्गीतिक मधुरसबाट मरे तिमीलाई बचाउँछु तिमीलाई बचाउँछु प्रे चाहे आँसु झरोस् चाहे दुःख परोस् तिमीलाई म हँसाउँछु प्रिय तिमीलाई म हँसाउँछु प्रिय म मरे र तिमीलाई बचाउँछु प्रिय मेरो आयो तिमीलाई जाऊ सयौ जुनी बाँच हो मेरो आयो तिमीलाई जाऊ सधैँ आशा तिमी सधैँ आशा र तिमीलाई बचाउँछु प्रिय छ तिम्रा लागि मर्छु हो पछि मर्नै पर्छ तिम्रा लागि मर्छु थाहा पाउँछौ एक दिन कति माया गर्छु कति माया गर्छु म मरेर तिमीलाई बचाउँछु प्रिय चाहे आँसु झरोस् चाहे दुःख परोस् तिमीलाई म हँसाउँछु प्रिय तिमीलाई म हसाउँछु साङ्गीतिक मधुरसपछि फेरि पनि स्वागत भन्न चाहे कार्यक्रम गजल पुञ्जमा यति बेला भने मेरो हातमा एकजना गजल स्रष्टा नेत्र मिलन अवस्थीजीको गजल परेको छ उहाँका गजल शेरहरू यसरी अगाडि बढ्छन् पागल अनि लेखक उस्तै लाग्छ मलाई जिन्दगी र नाटक उस्तै लाग्छ मलाई लाखौँ बारहरूले सधैँ थिचिराख्ने मनुष्य र सडक उस्तै लाग्छ मलाई जिन्दगी र नाटक उस्तै लाग्छ मलाई पढी साध्य छैन हर दिन नयाँ नयाँ समय र पुस्तक उस्तै उस्तै लाग्छ मलाई जिन्दगी र नाटक उस्तै लाग्छ मलाई धनको लालसमा आश धर्म बेच्ने पापी र त्यो पुराण वाचक उस्तै लाग्छ मलाई जिन्दगी र नाटक उस्तै लाग्छ मलाई सार्दवाद भन्न चाहे गजल श्रष्टा नेत्र मिलन अवस्थीजीलाई आगामी पलहरूमा पनि गजल पत्र सम्प्रेषण गर्न नभुल्नुहोला र तपाईँका साहित्यिक हातहरू यसरी नै अगाडि बढ्दै जाउन् भन्ने शुभकामना पनि दिन चाहे आजको गजलपुञ्जको बसैमा साङ्गीतिक मधुरस राख्ने पालो भएको छ र अहिलेलाई भने मनोरञ्जन गरौँ यो सुमधुर साङ्गीतिक मधुरसबाट भुल्ने सजिलो हो तिमीलाई भुल्ने बहानामा पिउन सजिलो हो पिउने बानी लाएपछि जिउन सजिलो जिउने बानी लाएपछि जिउन सजिलो जिउने बानी लाएपछि जिउन सजिलो हो पूजा भयो निष्ठुरीलाई माया गरे मुटु धुजा धुजा भयो निष्ठुरीलाई माया गरे मुटु धुजा धुजा भयो निष्ठुरीलाई माया गरे मुटु धुजा धुजा भयो धुजा धुजा मुटु पनि सिउन सजिलो हो धुजा धुजा मोटु पनि सिउन सजिलो हो पिउने बानी लाएपछि जिउन सजिलो हो पिउने बानी लाएपछि जिउन सजिलो हो पिउने बानी लाएपछि जिउन सजिलो हो music and photo studio Mahendra Nagar road Attariya बाहेक विकल्प नै छैन बत्तीमे बिना पिउनु बाहेक विकल्प नै छैन अब तिमी बिना पिउनु बाहेक विकल्प नै छैन अब तिमी बिना पिउनु बाहेक विकल्प नै छैन अब तिमी बिना यहाँ जिउने बहानामै पिउन सजिलो भो हो यहाँ जिउने बहानामै पिउन सजिलो भो पिउने बानी सजिलो हो पिउने बानी लाएपछि जिउन सजिलो हो पिउने बानी लाएपछि जिउन सजिलो हो तिमीलाई भुल्ने बाहनामा पिउन सजिलो हो तिमीलाई भुल्ने बाहनामा पिउन सजिलो हो पिउने बानी जिउन सजिलो हो पिउने बानी लाएपछि जिउन सजिलो हो पिउने बानी लाएपछि आदरणीय गजल प्रेमी रसिक मनहरू यो साङ्गीतिक मधुरसपछि फेरि पनि तपाईँहरूलाई कार्यक्रम गजल पुञ्जमा स्वागत गर्न चाहे यति बेला बुद राणाको गजल सङ्ग्रह चल्दैछ जिन्दगीबाट गजल साभार गर्न चाहे पारा चढेको जो पारा हुन्छ मान्छे मान्छेको आहारा हुन्छ थाम्ने विवेक नै गुमेपछि जे हुनुहुन्न त्यो सारा हुन्छ मान्छे मान्छेको आहारा हुन्छ धर्मराज धृतराष्ट्र हुँदा यहाँ खाण्डव र खारा हुन्छ मान्छे मान्छेको आहारा हुन्छ मुखको दाँत मात्रै के गर्नु पापीको पेटमा दारा हुन्छ मान्छे मान्छेको आहारा हुन्छ लोभ जागेपछि अगस्तीको ढुङ्गा माटो पनि सारा हुन्छ मान्छे मान्छेको आहारा हुन्छ मान्छे जब हुन्छ अँध्यारोमा आफ्नै छाया पनि टाढा हुन्छ मान्छे मान्छेको आहारा हुन्छ तुलना गर्दा रगतसँग प्रेमको रङ्ग नै गाढा हुन्छ मान्छे मान्छेको आहारा हुन्छ फेरि पनि बुध राणाकै गजल सङ्ग्रह चल्दैछ जिन्दगीबाट गजल साभार गर्न चाहे फेर्नलाई सधैँ लुगा फेरेको छ मुलुकले नयाँ लुगा भन्दै कोरा बेरेको छ मुलुकले भुइँको त्यो भुइँचम्पा हरायो रे बिलायो रे फर्किन्छ कि भनी बाटो हेरेको छ मुलुकले नयाँ लुगा भन्दै कोरा बेरेको छ मुलुकले सेतो सारी सेतै कुरा गन्ने गरे थाहा होला सपनामा घाँटी कति सेरेको छ मुलुकले नयाँ लुगा भन्दै कुरा बेरेको छ मुलुकले दुई दुना चार भयो भनेर उम्किनु कहाँ वाक्य बस्ने सवालले घेरेको छ मुलुकले नयाँ लुगा भन्दै कुरा बेरेको छ मुलुकले लतपति यो बुँद आज बिहानीको सिन्दुरमा लाग्छ कालो इतिहास केरेको छ मुलुकले फेरि पनि आजको गजल पुञ्जको बसाइमा साङ्गीतिक मधुरस लाग्ने पाल भएको छ अहिलेलाई भने मनोरञ्जन गरौँ यो सुमधुर साङ्गीतिक मधुरसबाट तिमी मेरी हैन रहेछौ सम्झे किन रोए तिमी मेरी होइन रहेछौ सम्झे किन रोए छानाबाट नित्रिएको ओ छानाबाट नित्रिएको बले सिझै भए बले सिझै भए तिमी मेरी होइन रहेछौ सम्झे किनारो यादमा तडपी कति रोए ओ रात तिम्रै यादमा तडपी कति रोए मै रहेछु माता बिउजी फोटो छोए मै रहेछु माता बिउजी फोटो छोए तिमी मेरी होइन रहेछौ सम्झी किन रोए तिमी मेरी होइन रहेछौ सम्झी किन रोए छानाबाट नित्रिएको ओ छानाबाट नित्रिएको बलसी जैबाए चिजै भाइ तिमी मेरी होइन रहेछौ सम्झे किन बाँच्ने मुटु मेरै साथमा भएन ओ मेरै लागि बाँच्ने मुटु मेरै साथमा भएन तिमी बिना बाँच्ने रहर अब मलाई छैन तिमी बिना बाँच्ने रहर अब मलाई छैन तिमी मेरी होइन रहेछौ सम्झी किन रोए तिमी मेरी होइन रहेछौ सम्झी किन रोए छानाबाट नित्रिएको ओ छानाबाट नित्रिएको बलसी जैवाए तिमी मेरी होइन रहेछौ सम्झे किन फेरि पनि गजल पुञ्जको बसाइमा बुध राणाकै गजल सङ्ग्रह चल्दैछ जिन्दगी गजल सङ्ग्रहबाट गजल साभार गर्न चाहे जहिले पनि खुकुरीको धार हदै भु फुल जस्तो जिन्दगीमा भार हदै भु सुमधुर धुन भन्दा झिकिन्न छिन्छ सधैँ सारङ्गीको तार हदै भो फुल जस्तो जिन्दगीमा भार हदै भो जित भन्ने शब्द मात्र हुन्छ कि क्या हो कहिलेसम्म घाँटी भिर्ने हार हदै भो फुल जस्तो जिन्दगीमा भार हदै भो घाम माग्दा पानी दिए पार्छ धुरुक्क बेइमानी मौसमको मार हदै भो फुल जस्तो जिन्दगीमा भार हदै पो उन्ने गुने दुई दुने आठ हुन्छ रे हाम्रो भने आठ दुने चार हदै भो फुल जस्तो जिन्दगीमा भार हदै भो टुकी निम्ति हो भने त होला भनिन्थ्यो सूर्यलाई हत्केलाको बार हदै भो फुल जस्तो जिन्दगीमा भार हदै भो मालीलाई माली अब भन्नु कसरी गुलाबमा बारुदको खार हदै भो फुल जस्तो जिन्दगीमा भार भो। देहेल बाढी हुन्छु भनेको छ बुँदले हुन्छ अब बार कि त पार भो। फुल जस्तो जिन्दगीमा भार भो। फेरि पनि चल्दैछ जिन्दगी गजल सङ्ग्रहबाटै गजल साभार गर्न चाहे मानिसले आफूलाई कुन्नी केमा ढालेको छ महु मान्छे भन्न पनि लाज लाग्न थालेको छ रोजी रोजी लिनलाई फुल थियो काँडा थियो निन्याउरो मुख देख्छु केमा हात हालेको छ महु मान्छे भन्न पनि लाज लाग्न थालेको छ दिलभित्र सागर औ त्यहाँ बुँद हुनु पर्थ्यो विडम्बना मानिसले सर्प बिच्छी पालेको छ महु मान्छे भन्न पनि लाज लाग्न थालेको छ घुमी फिरी घरिघरि उही सिउली काँडाघारी बगैँचाको नाम बेची कदम कहाँ चालेको छ महु मान्छे भन्न पनि लाज लाग्न थालेको छ बर्बादीमा रसाउने बानी परेछ कि कसो बिहोसीले घरको छानो खोजी आगो बालेको छ महु मान्छे भन्न पनि लाज लाग्न थालेको छ फेरि पनि गजल पुञ्जको बसाइमा साङ्गीतिक मधुरस राख्ने पालो भएको छ साङ्गीतिक मधुरसपछि चल्दैछ जिन्दगी गजल सङ्ग्रहबाट र तपाईँहरूले सम्प्रेषण गर्नुभएका गजलहरूलाई नै कार्यक्रममा समावेश गर्नेछौँ अहिलेलाई पनि मनोरञ्जन गरौँ यो सुमधुर साङ्गीतिक मधुरसबाट बदलियो तिमी बदलियो साइनो बदलियो तिमी बदलियो साइनो बदली यो संसार बदली यो जीवन बदली यो संसार बदली यो जीवन तर उस्तै छु म उस्तै छ यो माया तर उस्तै छु म उस्तै छ यो माया बदलियो तिमी बदलियो साइनो फुल हौ नावैली फुल्नु तिमी त फुल हौ नावैली फुल्नु काँडा झै बस्न सकिन घेरी काँडा झै बस्न सकिन घेरी तिम्रै भै जिउँछु जुनी झै जिउँछु मरको जुनी न भने भागेले फेरि न भने भागेले फेरि बदलियो तिमी बदलियो साइनो गर्छु मायाकै पूजा भन्थ्यो नि गर्छु मायाकै पूजा भत्कायो मन्दिर लात्यायो देउता भत्कायो मन्दिर लात्यायो देउता जिन्दगी मेरो भोधु धुजा जिन्द जिंदगी मेरो भो धूजा धूजा बदलियो तिमी बदलियो साइनो बदलियो तिमी बदलियो साइनो बदलियो संसार बदलियो जीवन बदलियो संसार बदलियो जीवन तर उस्तै छु म उस्तै छ यो माया तर उस्तै छु म उस्तै छ यो माया बदलियो तिमी बदलियो साइनो साङ्गीतिक मधुरसपछि फेरि पनि स्वागत भन्न चाहे गजल पुञ्जको यो बसाइमा र भूत राणाकै गजल सङ्ग्रह चल्दैछ जिन्दगीबाटै गजल साभार गर्न चाहे घमण्डमा थपी थपी मात परेपछि स्याल बुवासा रमाउँछन् रात परेपछि मानिस त मानिस नै भयो बोल्छ बोल्छ ढुङ्गाधरी बोल्न थाल्छ घात परेपछि स्याल बुवासा रमाउँछन् रात परेपछि धोकाधडी जाल झेल हुनै पर्ने हुन्छ सफरमा सकुनीको साथ परेपछि स्याल बुवासा रमाउँछन् रात परेपछि हत्केलाले सुमसुम्याई किन सोझो हुन्थ्यो बाङ्गो लिङ्गो सोझो हुन्छ लात परेपछि स्याल बुवासा रमाउँछन् रात परेपछि बात बासी भात बासी गनाउने नै भयो फुल पनि गनाउँछ खात परेपछि स्याल बुवासा रमाउँछन् रात परेपछि निकै साह्रो गाह्रो गरी मौका आउने हो चौका हानी हाल्नु बुद हात परेपछि स्याल बुवासा रमाउँछन् रात परेपछि आजको कार्यक्रमको भसाइमा बुध राणाको गजल सङ्ग्रह चल्दैछ जिन्दगीबाट गजलहरू साभार गर्ने क्रम यति नै अब हामी तपाईँ सम्पूर्ण गजल प्रेमी रसिक मनहरूले माया गरी सम्प्रेषण गर्नुभएका गजलहरू समावेश गर्नेछौँ यति बेला मेरो हातमा परेको छ एकजना गजल श्रष्टा भास्कर दत्त बागजीको गजल पत्र उहाँले यो पत्र साउदी अरबबाट हामीलाई हाम्रो कार्यक्रमको फेसबुक पेजमा सम्प्रेषण गर्नुभएको थियो उहाँका गजल शिरहरू यसरी अघि बढ्छन् तिम्रो याद आउँछ सताउँछ र मुटु दुख्छ जुनले नि यही कुरा बताउँछ र मुटु दुख्छ भुल्न खोजे सयौँ पटक निष्ठुरी तिमीलाई तर पिरले ज्यान घटाउँछ र मुटु दुख्छ जुनले नि यही कुरा बताउँछ र मुटु दुख्छ मात लाग्ने कुनै नसा पिउँदिन तर पनि तिमीले दिएको चोटले मताउँछ र मुटु दुख्छ जुनले नि यही कुरा बताउँछ र मुटु दुख्छ हरेक मोडमा धोका दियो जिन्दगीले पनि त्यही पिराले छाती छटपठाउँछ र मुटु दुख्छ जुनले नि यही कुरा बताउँछ र मुटु दुख्छ बन्द गरिसकेथे वियोगका पानाहरूलाई यो जिन्दगीले फेरि पल्टाउँछ र मुटु दुख्छ जुनले नि यही कुरा बताउँछ र मुटु दुख्छ सार्दुवाद भन्छौँ भास्कर दत्त बागजीलाई र आगामी कार्यक्रमहरूका लागि पनि गजलहरू सम्प्रेषण गर्न नभुल्नुहोला भन्न चाहन्छौँ र फेरि पनि मेरो हातमा यति बेला मेरो हातमा एउटा अन्तिम गजल परेको छ जुन गजल जितु खड्का गाउँले जीले सिर्जना गर्नुभएको हो उहाँका गजल शेरहरू यसरी बोल्छन् यी आँसुका खोलीहरू नसुनाऊ बिन्ती दिल यसै दुखेको छ नदुखाऊ बिन्ती जति दिन्छौ देउ चोट छाती थापिदिउँला मेरा झनै सम्पत्ति हुन् नघटाऊ बिन्ती दिल यसै दुखेको छ नदुखाऊ बिन्ती दिलै खोली मागी हुन्छ हिचकिचाउनु किन सिरै काटी सुम्पिदिउँला नलजाऊ बिन्ती दिल यसै दुखेको छ नदुखाऊ बिन्ती निदाउन चाहन्छु म रातै रहोस् सधैँ ज्योति सधैँ सूर्य तिमी नउदाऊ बिन्ती दिल यसै दुखेको छ नदुखाऊ बिन्ती आफ्नै छाया पराई भो सुन जुन तारा गुनासो छ गर्नुपर्ने नबिलाऊ बिन्ती दिल यसै दुखेको छ नदुखाऊ बिन्ती साधुवाद भन्न चाहन्छौँ जितु खड्का गाउँलेजीलाई आगामी कार्यक्रमहरूका लागि पनि गजल सम्प्रेषण गर्न नभुल्नुहोला आधुनिक गजल प्रेमी रसिक मनहरू तपाईँहरूले सम्प्रेषण गर्नुभएका र बुध राणाजीको गजल सङ्ग्रह चल्दैछ जिन्दगी गजल सङ्ग्रहबाट गजलहरू साभार गर्दा गर्दै समय बितेको पत्तै भएन आगामी दिनहरूमा पनि तपाईँ सम्पूर्ण गजल प्रेमी रसिक मनहरूलाई तपाईँले सिर्जना गर्नुभएका गजल पत्रहरू हाम्रो कार्यक्रमको ठेगानामा सम्प्रेषण गर्न नभुल्नु गर्नुहोला तपाईँका गजल सिर्जनाहरूलाई हामी कार्यक्रममा अवश्य पनि स्थान दिनेछौँ र हामीलाई पत्रचारको लागि ठेगाना रहेको छ कार्यक्रम गजल पुञ्ज रेडियो निङ्ला सैनी चौरानब्बे मेगा हर्ज गुरुखला आठ मिलन चोक बैतडी यदि तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने हाम्रो कार्यक्रमको आधिकारिक Facebook page W W W dot Facebook dot com slash गजल पुञ्ज लगन गर्नुहोला आगामी कार्यक्रमको लागि हामी यो पेजमा एउटा स्ट्याटस राख्ने गर्छौँ र त्यो स्ट्याटसको कमेन्ट बक्समा तपाईँहरूले आफ्ना गजलहरू पोस्ट गर्न सक्नुहुनेछ दिनसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण गजल प्रेमी र सिग्मानहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ र अन्तमा मेरो आवाजले तपाईँको रेडियोसम्म पुर्याउन सहयोग गर्नुहुने पर्दा पारिका मित्र प्रकाश भट्टलाई हृदयदेखि नै आभार व्यक्त गर्दै यो सुमदुर साङ्गीतिक मधुरस तपाईँहरूको माझमा छोड्दै अर्को साताको बुधबार गजल पुञ्जको साथमा तपाईँहरूको रेडियो सेटमा उपस्थित हुने बाचा गर्दै आजको गजल पुञ्जको बसाइबाट म कार्यक्रम प्रस्तुता महेन्द्र राउत पनि बिदा हुन्छु हौस् त नमस्कार शुभरात्रि माया गर्छु तिमीलाई माया गर्छु तिमीलाई तिमीसम्म पनि बासी नभएकै पल बासी नभएकै पल तिमीदेखि टाढा पनि देखि टाढा पनि हो माया गर्छु तिमीलाई सुनिसम्म पनि को के कुरा भो सके पुगिसके को के कुरा भो को के कुरा भो गहिराई पुगिसके पुगी पुगिसके माया गर्छु तिमीलाई जुनीसम्म पनि बाँसी नभएकै पला बाँसी नभएकै पला तिमीदेखि टाढा पनि देखि टाढा पनि हो माया गर्छु तिमीलाई सय सम्म